तिम्रा हरेक यात्राहरूमा छाया बनी छाउला सानी निम्तो गरे दुबो माला पहिरिएर आउँला सानी बाध्यता र व्यवस्थाले हामी दुईको न्याय गरे बाध्यता र व्यवस्थाले हामी दुईको न्याय गरे सुकुमा र यातले रङ्गिन सिन्दुर लाउला सानी निम्तो गरे दुबो माला पहिरिएर आउँला सानी हारे जस्तो मगरौँला तिम्रो जितलाई स्वीकार गर्छु हारे जस्तो मगरौँला तिम्रो जितलाई स्वीकार गर्छु मुस्कान छर्दै खुवाएको माउर पनि खाउँला सानी निम्तो गरे दुबो माला हेर आउला सानी यो छोराको बधु हेर्ने बा आमाको इच्छा अरे यो छोराको बधु हेर्ने बा आमाको इच्छा छ अरे तिमीलाई अघि लगाएर मेरो गृह जाउँला सानी निम्तो गरे दुबोमाला पहिरिएर आउँला सानी